you. मजा को साथमा तपाईँको रेडियो तपाईँको आवाज रेडियो बिजन एकानब्बे दशमलव छ मेगार्समा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजेसम्म तपाईँको रेडियो सेटमा गुन्जाने कार्यक्रम मुक्तक मालाको समय आज पनि शुरू भइसक्यो सधैँ चाहिँ मदन भण्डारी तपाईँहरू समक्ष उपस्थित भइसकेको छु मलाई प्रविधि संयोजनमा कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता एकानब्बे दशमलव छ मेगार्चमा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोड़िएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ अनि त्यस्तै गरेर W W W dot vision dot com dot NP log on गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ कार्यक्रममा हामी श्रोता तपाईँहरूले पठाउनुभएका मुक्त खरबहरू राख्ने गर्छौं मुक्तकारहरूसँग कुराकानी राख्ने गर्छौं मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौं आज पनि गत हप्ता चाहिँ मैले तपाईँहरूले नै मायाले स्नेहले पठाउनु भएको मुक्त खरपहरूको साथमा उपस्थित भएको छु आज धेरै भन्दा धेरै मुक्तकारहरू हामीलाई नियमित रूपमा मिठो माया बाँड्नुहुने मुक्तक पठाउनुहुने मुक्तकारहरू हुनुहुनेछ हामी सँगै रहनुहोला रेडियोभिजन सुन्दै रहनुहोला तपाईँको पनि मुक्तक मसँग छ जिन्दगी हो दुई दिनको छोला किन सोच्दैन जिन्दगी हो दुई दिनको छोला किन सोच्दैन सुख पनि होला दुःख पनि होला किन सोच्दैन सधैँ हाँसेर खेलेको मात्र देख्ने यो समाजले आज हाँसेको मन भोलि रोला किन सोच्दैन यो मिठो मुक्तक मुक्तकार कला हाँसी खतिवड़ाजीको कमल बजार अछामुआको उहाँको घर हो आजको कार्यक्रम मुक्तक मालामा श्रोता मैले मुक्तकार कला हाँसी खतिवड़ाजीका यिनै मुक्तकारहरूसँगै मुक्तकको सिलसिला शुरू गर्न चाहे अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु मसँग मुक्तक छ पुष्प चयडा छेत्रीजीको प्रगति होला जब मेरे जय जय होला प्रगति होला जब मेरै जय जय होला जिन्दगीमा मेरो पनि त अभिनय होला तो दिन पक्कै पछुतो लाग्नेछ महोदय जुन दिन मलाई सम्झिने समय होला पुष्प चढा छेत्रीजी धनगढी बाह्र कैलालीका मुक्तकार मिठो माया हामीलाई बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग एकराज भट्टराईजीको मोरङ उहाँको घर हो भाषा नहुन सक्छ त्यहाँ मेरो भेष नहुन सक्छ भाषा नहुन सक्छ त्यहाँ मेरो भेष नहुन सक्छ नेपालीलाई सुहाउने कुनै परिवेश नहुन सक्छ आज चुपचाप आँखा छोपी सुत्नुको परिणाम बिहानी जिसमिसेमा हेर्दा हाम्रो देश नहुन सक्छ ओहो एकराज भट्टराईजी मोरङबाट हुनुहुन्थ्यो अर्को मुक्तक छ मसँग सत्य ग्लाम तामाङजी ग्याङलेक गाउँपालिका दुई सिन्धुली उहाँको घर हो सानै कुरामा चित्त दुखाउने छ्याता हुन्छन् सानै कुरामा चित्त दुखाउने छ्याता हुन्छन् हँसाउने भन्दा पनि रुवाउने छ्याता हुन्छन् यस कारण पनि म अलि कमै बोल्ने गर्छु यहाँ बुझ्ने कम अनि बुझाउने ज्यादा हुन्छन् सत्य क्लाम तामाङजीको हो यो मुक्तक अब भने श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नेछौ मसँग मुक्तक निर्मला शाही ठकुरीजी गराएको छ दैलेख उहाँको घर हो यो समयमा हामी तपाईँहरू समक्ष राख्नेछौ रमेश राज भट्टराईजी र रचना रिमालजीले गाउनु भएको यो गीतमा शब्द र संगीत रमेश राज भट्टराईजीको नै छ गीत गजबको छ मुक्तक म राख्छु तपाईँहरू समक्ष अबको क्रममा मुक्तकार हुनुहुन्छ निर्मला शाही ठकुरीजी खुल्ला आकाश पनि हिसुआछ साँघुरो लाग्छ मलाई खुल्ला आकाश पनि हिसुआछ साँघुरो लाग्छ मलाई आफ्नै जिन्दगीको कथा पनि अधुरो लाग्छ मलाई जब टाढा हुन्छौ नि तिमी मलाई छोडेर प्रिय त्यस दिनदेखि तिम्रो माया अपुरो लाग्छ मलाई सोच काटिसक्यो कपालले फुल्न आँटिसक्यो न त सुत्तो पैसो हातमा नत त तिमी नै छौ साथमा न त सबै सपना जति टुट्यो सबै दुई साल अझै नगर कर बित्तो हात कसरी फर्काउ म घर निर्मला साई ठकुरीजीको मुक्तक तैले खुवाको घर हो उहाँका मुक्त खराबहरूसँगै हामीले गीत सुन्यौं रेडियो बिजन सुन्दै हुनुहुन्छ म मुक्तक मालामा तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू आलो फालो लिइरहेको छु कति मान्छे त विवेकहीन सारा पृथ्वीकै भार हुन्छ कति मान्छे त विवेकहीन सारा पृथ्वीकै भार हुन्छ अधिकारवादी विवश भई रमिते बन्न लाचार हुन्छ जुन ससायनी कमै हुने सम्झिदा मन झनै रुने मानवीयता कहाँ खोजु जो बाटै सिप प्रहार हुन्छ निकै नै मन छुने मुक्तक यो मुक्तक मुक्तकार गोम विक्रमजीको कल्लाबारी पाल्पा उहाँको घर हो गोम विक्रमजी पनि आउँदै गर्नुहुन्छ नियमित रूपमा मेरो समक्ष मिठो मुक्तक लेख्नुहुन्छ मिठो माया बाँड्नुहुन्छ हामीलाई त्यस्तै निकै मार्मिक मुक्तक अबको क्रममा मसँग छ रत्ना पुन्जीले लेख्नु भएको रुकुम पश्चिम उहाँको घर हो उहाँ मुक्तकमा भन्नुहुन्छ मन शान्त छैन हजुर आमाको मायादेखि मन शान्त छैन हजुर आमाको मायादेखि थपिए पीडा भरपूर आमा घुमाएदेखि केही सोच्नै सक्दिनँ म एकहोरो टोलाउँछु भए सपना चक्ना छुर आमा घुमाएदेखि रत्नापुन मगर्जीले मुक्तकमा आमालाई यसरी जोडिरहनुहुँदा चेतराज खनालजी साफे बगर नगरपालिका पाँच नवाठाना अछामबाट मुक्तकमा यसरी आउनुभएको छ हामीहरू समक्ष आउँछन् पर्व वर्ष वर्ष खुसी छाउँदैन आउँछन् पर्व वर्ष वर्ष खुसी छाउँदैन भए पनि तिमीलाई हर्ष खुसी छाउँदैन के अघि मेरी आमाले छोडी गएदेखि गर्नै छोडे मैले सङ्घर्ष खुसी छाउँदैन दुईजना मुक्तकार सँगसँगै उस्तै उस्तै मार्मिक मुक्तक हरपहरू मैले तपाईँहरू समक्ष जोडी श्रोता आमाको बारेमा मैले के बोलु जति बोले पनि कम हुन्छ अर्को मुक्तक म कार्यक्रममा जोड्छु मसँग मुक्तक छ गणेश कुमार आग्रीजीको ठेगाना मस्ता गाउँपालिका वार्ड नम्बर एक कोट देवल बचाङ भन्नुभएको छ हाल भारतको हैदराबादबाट भनेर मुक्तक भएको छ बनौ भन्छौ हामी एकजुट मन दुख्छ मेरो बनौ भन्छौ हामी एकजुट मन दुख्छ मेरो नबोल न फेरि मिठो झुट मन दुख्छ मेरो यता नभए उता उता नभए झन् उता तिमी त चलिरहन्छौ फाटफुट मन दुख्छ मेरो गणेश कुमार आग्रीजीको यो मुक्तक अब नै श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौ मसँग मुक्तक यो समयमा निर्मल दर्जीजीको रहेको छ पाँच खपन नगरपालिका चार संखुवा सभा उहाँको घर हो यो समयमा हामी गीत सुन्नेछौ बच्चु कैलाशीले गाउनु भएको क्षेत्र प्रताप अधिकारीजीले लेख्नु भएको नाति काजीले संगीत फर्नु भएको पहिले मुक्तक सुनौ मुक्तकार निर्मल दर्जीजीको सँगसँगै हामी गीत सुन्ने नै छौं पराई भए पनि पराई भनेनन् आँखाहरूले पराई भए पनि पराई भनेनन् आँखाहरूले यो मुटु भन्दा पर भेटेनन् आँखाहरूले हुन त कहिले नफर्किने गरी गएकी हो तिमी तर पनि कहिले टाढा देखेनन् आँखाहरूले मेरो मुख छोडिसकेछन् मैले पनि होइन मेरा आँखाहरूले तिम्रो लागि रोइसकेछन् तिमीले त होइन तिम्रा भाकाहरूले मेरो मुख छोडिसकेछन् त्यसै कस्तो गाढा माया बसेको धुँदा पनि जागम नजाने त्यसै त्यसै कस्तो गाढा माया बसेको धुँदा पनि जागै नजाने आव्हान यस्तै हो कि मलाई मार्छ यस्तो रोजा पनि जाने तिमले तिमीले त होइन तिम्रा भाकाहरूले मेरो मुख छोडी सके मैले पनि होइन मेरा आँखाहरूले तिम्रो लागि सकेछन् निर्मल दर्जीजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन नब्बे दशमलव छ मेगा आर्चको कार्यक्रम मुक्तक मालामा म तपाईँहरूकै मुक्त खराबहरू आलो पालो लिइरहेको छु श्रोता मनको भित्तामा मेरो नाम खोरिरहन्छौ मनको भित्तामा मेरो नाम कोरिरहन्छौ प्रेमको अदालतमा न्याय खोजिरहन्छौ मिलन बिछोड भाग्यको खेल हो प्रिया किन मलाई वचनको सियो रोपिरहन्छौ कार्यक्रममा मैले अर्को मुक्तक जोडे श्रोता यो मुक्तक मुक्तकार अस्मित थापाजीको दोलखा उहाँको घर हो अस्मित थापाजीको मुक्तक सँगसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ प्रसिद्ध कुंवरजीको बानापा चौध उहाँ खोला सिक्री स्याङ्जा उहाँको घर हो धन दौलतले इमान किन्न कहाँ सकिन्छ र धन दौलतले इमान किन्न कहाँ सकिन्छ र अनुहार हेरी चरित्र चिन्न कहाँ सकिन्छ र परिस्थितिसँग हिँड्न सिक्नुपर्छ महोदय हामीले समयलाई उछिन्न कहाँ सकिन्छ र प्रजित कुवरजी नियमित रूपमा आउँदै गर्नुहुन्छ यसरी नै अर्को मुक्तक समूहसँग मुक्तकार हुनुहुन्छ सुषमा मगर स्मृतिजी रूकुम पश्चिम उहाँको घर हो उहाँले तीज विशेष मुक्तक लेखेर हामीलाई पठाउनु भएको छ मैले वाचन गर्नु भने ढिलो गरे है अबको क्रममा मुक्तकार सुषमा मगर स्मृतिजी आमाले पकाएको दरखाना हुन्थ्यो तर के गर्नु भाइ आमाले पकाएको दर्खान हुन्थ्यो तर के गर्नु भाइ राम्रो लगाउन साँझ बिहान हुन्थ्यो तर के गर्नु भाइ बाढीमा परि अपाङ्ग भने तिम्रो भेना छोड्न सक्दिन मन थियो नि त माइत जान हुन्थ्यो तर के गर्नु भाइ यसरी चेलीको पीडा मुक्तकार सुषमा पुन मगर्जीले भयो रिदम बुढा मगर्जी जाजरकोटबाट भने यसो भन्नुहुन्छ लाग्छ हुने भो भागा भाग पुरा कसरी गर्छौ लाग्छ हुने भो भागा भाग पुरा कसरी गर्छौ गलामा छ विषालु नाग पुरा कसरी गर्छौ यो साल तीसमा व्रत बसी धेरैले त मलाई मागे म मा एउटा छु यति धेरैको माग पुरा कसरी गर्छौ यसरी रिदम्बुडा जाचरकोटबाट आउनुभयो त्यस्तै रमाइलो खालको अर्को मुक्त देखेर पठाउनु भएको छ हामीलाई रञ्जित मगर्जीले पोखरा आठ सिमलसोर कास्कीबाट को गरीब को धनी ऐना चाहिन्छ को गरीब को धनी ऐना चाहिन्छ कोरी चिटिक्क बनी ऐना चाहिन्छ श्रृङ्गारले भरिपूर्ण मेरी बुढीलाई उठ्ने बित्तिकै पनि ऐना चाहिन्छ उहाँ हुनुहुन्थ्यो रञ्जित मगर्जी अब भने श्रोता हामी अर्को एउटा गीत सुन्छौँ मसँग यो समयमा मुक्तक रहेको छ मनोज मनसुङ ठकुरीजीको डोटी उहाँको घर हो हाल हुनुहुन्छ सँगसँगै हामी गीत सुन्नेछौ स्वरूप राज आचार्यजीले गाउनु भएको मधु ससुजीले लेख्नु भएको कमल अधिकारीजीले संगीत भर्नु भएको मुक्तक सुनौ मनोज मनसुङ ठकुरीजीको गीत सँगसँगै हामी राख्ने नै छौं गर्नलाई मनको पीडा कम भट्टी पसेको हुँ गर्नलाई मनको पीडा कम भट्टी पसेको हुँ नमानी लाज नमानी शरम भट्टी पसेको हुँ यो मेरो व्यक्तिगत कुरा बाहिर नभनिदिनु कसै कसैलाई बिर्सिन कसम भट्टी पसेको हुँ वर्षौँ पछि भेट भो आज शराब पिउन जाऊ बरसों पछि भेट भो आजा शराब पीऊं न जाऊं रंगीन बनाओ नयो सांस शराब पीऊं न जाऊं बरसों पछि भेट भो आजा शराब पीऊं न जाऊं पछि भेट भो आजा शराब क्यों न जाऊं कार्यक्रम सुन्दै गर्नुहोस् ल सुखमा धेरैले दिए परन्तु दुःख पर्दा सुखमा धेरैले दिए परन्तु दुःख पर्दा आफ्नो हुँदैन समाज आफ्नो हुँदैन समाज शराब पिउन जाउँ वर्षौँ पछि भेट भो आज शराब पिउन जाउँ मनोज मनसुन ठाकुरीजीको मुक्तक मुक्तकसँग सँगै यो गीत तपाईँले सुन्नुभयो मुक्तक मेलामा म तपाईँहरूकै मुक्त खराबहरू लिइरहेको छु बनाउन मलाई दङ्ग तुलना गरेको मन पर्दैन बनाउन मलाई दङ्ग तुलना गरेको मन पर्दैन आनी बानी रूप रङ्ग तुलना गरेको मन पर्दैन हरेक फलको स्वाद बेग्ला बेग्लै हुने गर्छ तसर्थ मलाई अरूसँग तुलना गरेको मन पर्दैन यो मुक्तक मुक्तकार झरना बाठा मगर्जीको रुकुम पश्चिम उहाँको घर हो झरना बाठा मगर्जी निकै मिठो मुक्तक लेख्नुहुन्छ आउँदै गर्नुहुन्छ मुक्तक मालामा अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ श्रोता सुनाखरी निर्मला आचार्यजीको गाउँमा राजनीति शहरमा राजनीति आखिर किन गाउँमा राजनीति शहरमा राजनीति आखिर किन धनी र गरिब बीच करमा राजनीति आखिर किन राम्रो काम गर न जनताले नमागेर नै भोट दिनेछन् स्कूलमा राजनीति घरमा राजनीति आखिर किन यसरी प्रश्न सुनाखरी निर्मला आचार्यजीको निर्वाचक खोटाङ उहाँको घर हो अर्को मुक्तक मसँग छ श्रोता सुरज पराजुलीजीको पोखरा उहाँको घर हो मनभरि पिर भएर भन्दैछु मनभरि पिर भएर भन्दैछु अर्कैकोतिर भएर भन्दैछु आउँदो बिहानी के गर्छु देख्न अवस्था गम्भीर भएर भन्दैछु सुरज पराजुलीजी हुनुहुन्थ्यो पोखराबाट आयुषा जोशीजीको मुक्तक अबको क्रममा मसँग छ बैतडी उहाँको घर हो तिमी सँगै संघर्षको यात्रा गर्नु छ नि मैले तिमी सँगै संघर्षको यात्रा गर्नु छ नि मैले राम्रो छौ या नराम्रो भर पर्नु छ नि मैले तिमी नै जीवन तिमी नै मृत्यु ठानी आइसके नभनाई तुरी टाढा नजिक सर्नु छ नि मैले आइसा जोशीसी बैतडीबाट सम्भवतः पहिलो पटक हामीहरू समक्ष आउनुभयो भने श्रोता हामी अर्को एउटा गीत सुन्छौं कर्ण किरण बोहराजीको मुक्त मसँग छ सुदूर पश्चिम टोटी उहाँको घर हो हाल काठमाडौँमा हुनुहुन्छ मसँग कर्ण किरण बोहराजीको मुक्त सँगसँगै गायक नारायण गोपालजीले गाउनु भएको गोपाल योन्जिनजीले लेख्नु भएको संगीत भर्नु भएको गीत रहेको छ मुक्तक सुनौ सँगसँगै गीत राख्ने नै छु सकिन तिमीलाई राख्न दिलमा माफी चाहन्छु सकिन तिमीलाई राख्न दिलमा माफी चाहन्छु पहिले नै थियो यो मुटु खिलमा माफी चाहन्छु तिमीले आज भोलि सम्झिनै छाड्यौ नभन्नु प्रिय कसैले राखेको त्यो मुस्किलमा माफी चाहन्छु मलाई माफ गरिदे मेरा लो नजर कै कसैमा डुबे छ भने म त खोजिरहेछु हरेक चेहरामा मेरी सपना कि एक प्रेयसी मायालु मलाई माफ गरिदेऊ मेरा लो भी नजर कैकसैमा डुबे छ भने रहे हर एक चेहरा मा मेरी सपना की एक सीमा सधे आउँछे को बेला अनि बस मेरो साथी उसाथे सधैँ मेरा पीर सीता उसका मीठा मीठा भावना उसाथे सधैँ मेरा पिरहार सीता उसका मीठा मीठा भावना मलाई माफ गरिदे मेरो प्रेमको कुरा कै कसैलाई बिझेछ भने म त खोजिरहेछु हरेक चेहरामा मेरी सपना कि एक माया उसको आँखा रहो मेरो रोदी घर हो को छाती मेरे पास हो उसको आंसू बरखा उसको सुस्किरा शिशिर उसको मुस्कान मेरो मधुमास उसको आंसू बरखा उसको सुस्किरा शिशिर उसको मुस्कान मेरो मधुमास माफ कर दे मन मृग कृष्ण कृष्णा देखे शुभने मत खोजी रहे तू हरे चेहरा मेरे सपना कर्ण किरण बोहराजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगाजको कार्यक्रम मुक्तक मालामा मुक्तक लिने यो सिलसिला आजलाई भने श्रोता यति मात्रै कार्यक्रम मुक्तक माला सुन्दै गर्दा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो श्रोता प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktak Mala at the rate Gmail dot कममा तपाईँले मुक्तक तथा प्रतिक्रिया पठाउन सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त खराबहरू प्रतिक्रियाहरू जोड्न सक्नुहुन्छ तपाईँहरूले पठाउनुभएका अझ धेरै मुक्त खराबहरू मसँग छन् आलो म आगामी अङ्कहरूमा जोड्दै जानेछु यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि संयोजनका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्का सम्झँदै म मदन भण्डारी जाँदा जाँदै सुजन सापागाईजी र विद्या तिवारीजीले गाउनु भएको अर्क साउदजीले लेख्नु भएको बाफ तपाईँहरू समक्ष छोड्दै विदा चाहन्छु अस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ के भागमा फरुन् नमस्कार शुभरात्री के भो खै के भो खै खै के भो छैनामा माझे हो रहिनमा फनफन्ती छ्याप्पै ठोकी लहा छाप मायालाई सिलबन्दी तिम्रै दाया तिम्रै बाया झन् घुम्छ फनफन्ती छ्याप्पै ठोकी लहा मायालाई सिल बन्दी